कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन विनाशकारी भूकम्पबाट दिवंगत हुनुभएका सबैमा शिर शान्तिको कामना र घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्त परिवारमा शक्ति सञ्चार होस् भन्ने प्रार्थना गर्दै आजको यो एक सय छको अङ्क आज अमर गीतहरूमा नेपाली भाषामा रेकर्ड भएको पहिलो भूकम्प गीत मेलवा देवी मानन्दहरूको स्वरबाट यो अङ्क शुभारम्भ गर्दछौं बेकार भयो कहाँ जाने कहाँ बस्ने ठाउँ सहारा केही छैन हे प्रभुनाथ भूकम्पले हामीलाई तहस नहस पार्यो नब्बे सालको महाभूकम्पपछि रेकर्ड भएको नेपाली जनकी पहिलो गायिका मेलवा देवीको स्वर संगीतमा रहेको यो गीत नै भूकम्पमाथि रचिएको र रेकर्ड भएको हालसम्मको पहिलो गीत हो यही गीतसँगै भूकम्पबाट पीड़ित सबैमा शान्ति सञ्चारण होस् भन्ने कामना गर्दछ धैर्य रहोस् अब यसपछि कुनै पनि त्यस्तो विकराल स्थिति आउने छैन भनेर आम संचार माध्यमबाट भूवर्गविदबाट विभिन्न किसिमका सूत्रबाट यी संचारहरू आइरहेका भए पनि मान्छेमा तनाव फैलाउने प्रवृत्ति पनि ज्यादा छ यसमा संयम राख्न हुन जरूरी रहेको छ यही जानकारीसँगै आजको अजर अमर गीतहरूको श्रृंखला सम्पूर्ण रूपमा आजको दिन जन्मिनुभएका र आजैको दिन निधन हुनुभएका नेपाली संगीत जगतका एक सिद्धहस्त संगीतकार गीतकार गायक शरण प्रधानमा समर्पित छ नेपाली संगीत आकाशमा शरण प्रधानलाई शुरूमा वाद्यवादकका रूपमा अम्बर गुरूङले प्रविष्टि दिएका थिए आफ्नो गीत नौ लाख तारा उदाए धरतीमा आकाश हाँसेछ बोलको गीतबाट शरण प्रधान आफै एक कुशल संगीतकार थिए कुशल गीतकार पनि शरण प्रधानको गायिका अरूणा लामासँग विवाह भएपछि सांगीतिक जीवन अझै उर्वरा ऊर्जस्वीता र शक्तिशाली भएर गयो उनका प्राय गीतहरू जितेन्द्र बरदेवा मणिकमल छेत्री अरूणा लामा पुष्प नेपालीले गाएका छन् र नेपाली संगीतबारे धेरै लेख पनि लेखेका छन् शरण प्रधानले तर शरण प्रधानको सांगीतिक भन्दा उनको व्यक्तिगत जीवन नै एउटा यादगार पक्ष हुन गयो विश्वका धेरै प्रसिद्ध कलाकारहरू जो अत्यन्त प्रतिभाशाली मानिन्छन् फ्रान्स सुबर्ट वा नेपालका शास्त्रीय वाद्यवादक अतुल मिश्रा यी सबै एकतीस वर्षका उमेरमा यिनको निधन भयो र शरण प्रधान पनि तीस वर्षको कलिलो उमेरमा बिते एक छोरा सुप्रित प्रधान र एक छोरी सपना प्रधान र पत्नी अर्ण लामालाई छोडेर शरण प्रधानका बारेमा विशेष चर्चा जारी रहनेछ पहिलो गीत शरण प्रधानको शब्द संगीतमा गायिका अरूणा लामाको स्वरमा Thank you. Thank mm-hmm. you. त्यही नै छ त्यो धुकठुकीलाई के भयो यो गीत रेकर्ड हुँदा नातिकाजी रेकर्डिङ स्टुडियो बाहिर धुरुधुरु रोएका थिए यो गीतको कम्पोजिसन सुनेर शान्ति ठटालले शरण प्रधानलाई झुकेर अभिवादन गरेकी थिइन् यो एउटा यस्तो गीत थियो शरण प्रधानको यो गीतपछि उनले गोपाल योन्जन अम्बर गुरूङलाई पनि लगभग लगभग उछिन्न खोजेका थिए तर उनीसँग समय कम थियो उमेर कम थियो संगीतकार शान्ति ठटालले आफ्नो संस्मरणमा लेखेकी छिन् शरणका प्राय गीतहरू वेदनाले आर्द्र छन् शरणका प्राय गीतहरू वेदनाले आर्द्र छन् भनौं केही दुःखकारी छन् मनोरञ्जनार्थ उच्छृङ्खलता प्राय छैन तथा कथित पश्चिमेली पप स्टाइल त झन् उसले रच्ने बारे सोचेन पनि होला सरल साधारण जीवनलाई हुने शब्द र लोकधुनबाट ज्यास्तै प्रभावित शरणको झुकाव रागभन्दा बढी रागिनी माइनर नोट्सप्रति थियो यसो भनौं उनका प्रत्येक गीतहरूले माइनर नोट्सलाई नछोई छाड्दैनथ्यो उसको जीवनको बिहानी रचनाहरूमा यहाँ फूल नखिलेस लोकप्रिय भयो नै मैले जीवनलाई कसरी सजाएँ मलाई साह्रै मनपर्ने गीत हो म प्रश्न गर्थे शरणलाई तिमीले यो गीत किन रच्यौ यो गीत त मैले लेख्नुपर्ने हो साक्षी छ हृदयको माया तिम्रै हो यो जीवन मात्र होइन अर्को जीवन पनि तिम्रै हो शरण प्रधान अरूणा लामा र रञ्जित गजमेरको त्रिवेणीमा बनेको यो गीत जितेन्द्र बरदेवासँगको युगल स्वरमा दार्जीलिङमा काउबाई शैलीको सिनेमा द म्याग्निफिसेन्ट सेभेनको प्रदर्शनपछि रचिएको यस गीतमा दार्जीलिङकै बतासे डाँडाको देन पनि छ कथाकार उपन्यासकार पिटर जे कार्थकको सम्झना हो यो पासाङ वाङवलको हेर न हेर कान्छा डाँडालाई फुलले ढाक्यो गीतको सफलतामा अरू लामा र जितेन्द्र बरदेवाको स्वरमा माधुर्यसँगै रचनाकारिताको नमूना पनि अदिति नै थियो सविशेष यस चरणमा केटा भन्छ आकाश धरती साक्षी छ हृदयको माया तिम्रै हो यो जीवन मात्रै होइन अर्को जीवन पनि तिम्रै हो केटी भन्छन् जीवन हाम्रो एक बाजी फुलेको सम्झ मायामा हृदयको माया मेरो एक बाजी सुम्पेको सम्झना युगल गीतमा यसपछि आफ्नो छाप र पहिचान जोड्ने शरण आफ्ना सहयोगी रंजित गजमेरसँगको यात्रामा तन मनले जुट्दै गए अरूणाको स्वर आफ्ना शब्दमा रचनामा भावदशा र वैयक्तिक जीवन दर्शन पोख्न रूचाउने शरण संगीतमा आधुनिकता मन पराउँथे भन्ने तथ्य उनले देहान्त हुनु एक दिन पूर्व सारंगी परिवारका निम्ति अजित निराशीलाई दिएको वार्ताबाट पुष्टि हुन्छ उनले भनेका छन् स्पष्ट रूपमा उनले भनेका छन् पाश्चात्य संगीतको ताल रिदम साज र टेक्निक आदि उपयुक्त तरिकासित अप्नाएर नेपाली संगीतमा नवरूप ल्याउनु अत्युक्ति होइन तर आफ्नोत्व चाहिँ लोप नहोस् दार्जीलिङे संगीत र आधुनिकताका बारेमा निर्वयक्ति अभिव्यक्त राख्ने गीतकार संगीतकार शरणको भनाई जहिले पनि यस्तो छ हाम्रो दार्जीलिङे नेपाली संगीतमा यस्तो आधुनिकता ल्याउने र हामीलाई बाटो देखाउने श्रेय त अम्बरदाईलाई दिइनुपर्छ तर यसरी आधुनिकीकरण गरेर पाश्चात्य संगीतको हार्मोनाइजेशन काउन्टर अनि रिदमका सहयोगले हाम्रो गीतमा मिठास भर्न पनि असाध्यै असल हुन जान्छ जसरी मलाई माफ गरिदेऊ भन्ने गीतमा गोपाल इन्जनज्यूले एउटा बल्दो उदाहरण थप्नु भएको छ गुनासो छैन मेरै फुलको गन्ती नै छैन जोबनको पनि नै नै आखैमा धेरै धेरै कसैसित गुनासो छैन मेरै फुलको गन्ती नै छैन उन्नाइस सय चौहत्तर मे चार तारीकका दिन आजकै दिन तीस वर्षको उमेरमा देहान्त भएका शरण प्रधानका बारेमा त्यति बेला दुई हजार एकतीस साल जेठ दश गते नेपाली राष्ट्रिय दैनिक पत्रिका गोर्खा पत्रले यस्तो लेखेको छ दार्जीलिङ निवासी श्री शरण प्रधानको गत वैशाख बीस गते उहाँको निवास स्थानमा हृदय गति बन्द भएर देवासान भएको थियो उहाँ तीस वर्षको हुनुहुन्थ्यो उहाँका एक छोरा र एक छोरी र श्रीमती छन् गोर्खापत्रको भाषामा त्यति बेला शरण प्रधानको सम्झनामा एउटा स्मृति सभा गरिएको थियो त्यस स्मृति सभामा अम्बर गुरूङ मास्टर रतनदास प्रकाश नारायण गोपाल नातिकाजी श्रेष्ठ भूपी शेरचन र ईश्वर बल्लभको सक्रियता थियो यसपछि र यसअघि इतिहासको कुनै पनि कालखण्डमा शरण प्रधानलाई सम्झने र सम्झना दोड्ने काम कहीँ कतैबाट भएन न परिवारबाट न सांगीतिक समूहबाट न सरिदयबाट न त लाखौं लाख पुरस्कार बाँड्दै हिँड्ने संघ संस्थाबाट त्यसकारण उनलाई आज यहाँ खोज खनिज गर्ने काम थालिएको छ आज शरण प्रधानको जन्मदिन पनि आज शरण प्रधानको पुण्यतिथि पनि आज नेपालका धेरै मीडियामा अन्य कुराहरूको प्रसंग भए पनि उज्यालो नाइन्टी नेटवर्क सगौरव शरण प्रधानप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछ कसलाई कसलाई खोजे झै लाग्छ मलाई मायालु भनेर हजुरलाई बोलाउ झै लाग्छ मेरो हजुरलाई बाधा के छ आँखाहरूले कसलाई कसलाई खोजे मलाई मायालु भनेर हजुरलाई बोलाउ झै लाग्छ मेरो हजुरलाई बाधा के छ अरूले अब सम्झु हजुरलाई सुधु झै छ मेरो हजुरलाई बाधा के छ आँखाहरूले हजुरको मन जित्नेमा आफ्नै मन नै हरे मनलाई नै बाधुला भन्थे तर यो माया बाँधे हजुरको मन जित्नेमा आफ्नो मन सिताले हारे मनलाई नै बाधुला भन्थे तर यो माया बाँधे यो बन्धन जीवनको सहारा हो कि अल्झो तो सम्झु हजुरलाई सोधु तो मेरो हजुरलाई बाधा के छ आँखाहरूले कसलाई कसलाई खोजे झै लाग्छ माउलाई मायालु भनेर हजुरलाई बोलाउ झै लाग्छ मेरो हजुरलाई बाधा आँखाहरूले मेरो हजुरलाई बाधा के छ फिल्मी शैलीमा जीवन्त शैलीमा संगीत गरिएको शरण प्रधानको रचना र संगीतको यो गीतमा स्वर थियो जितेन्द्र बर्देवा को ठाउँमा मणिकमल छेत्री र अरूणा लामाको मणिकमल छेत्री अहिलेका प्रसिद्ध संगीतकार र संगीतिक जगतका एक गुरू हुनुहुन्छ र मणिकमल छेत्रीलाई प्रस्तुत गरेका थिए पहिलो पटक शरण प्रधानले गायकका रूपमा शरण प्रधान विशेष आज यो कार्यक्रममा हामीलाई हाम्रो फेसबुकमा मेन्शन गर्नुभएको छ राजेश्वर उदयले भावपूर्ण श्रद्धांजलि सम्पूर्ण सपूत नेपालीहरू जसले अनाहकमा मृत्युवरण गर्नु पर्यो सदाबहार नेपाली गीतहरूका सर्जक शरण प्रधानज्यूको आत्माको चिर शान्तिको कामना गर्दै यहाँ अरूणा लामाको स्वरमा यहाँ फूल नखिलेछ बाहर आउन नै भुलेछ भन्ने गीत सुन्न इच्छा उहाँले व्यक्त गर्नुभएको छ भने सुफल काफ्लेजी र सशिन्द्र गौतमजीलाई अनि सन्दीपलाई पनि नमस्कार भन्नुभएको छ वासुदेव चौलागाई सुभाष लेख्नुहुन्छ संगीतकार शरण प्रधानप्रति हार्दिक श्रद्धा सुमन साथमा आज प्रकृतिले हामीमाथि धावा बोलेको छ हजारौं मनहरू रोइरहेको परिस्थिति छ आजको अजर अमर गीतहरूमै समर्पण गरौं प्रकाश सर लाइभ त सुन्न भ्याउँदिन भनेर लेख्नु भएको छ राजु हुमागाई लेख्नुहुन्छ शरण प्रधानको सपनालाई अरूणा लामाले केही हदसम्म साकार गरिन् शरण अरूणाप्रति भावपूर्ण श्रद्धाञ्जली भनेर लेख्नु भएको छ त्यसै गरिकन दिनेश राउत सुभाष ढुङ्गेल विष्णु सिंगक लिम्बू अनि कृष्ण केसी जोगमेर माझीले पनि आफ्ना प्रतिक्रियाहरू व्यक्त गर्नुभएको छ आज नेपाली समाजमा भूकम्पका कारण र भूकम्प सँगसँगै हामीमाथि छिमेकीका मीडियाले दिएको दुःखका कारण ट्वीटरको हसट्यागमा धेरै चर्चाको विषय रहेको छ गो होम इण्डियन मीडिया भन्ने यसलाई लिएर भारतीय संचार माध्यम र भारतीय साहित्यिक जगत पनि चिन्तित भएको छ नेपालीको आफ्नोपनलाई कमजोर नेपालीको आफ्नो सहिष्णुतालाई पूर्वक प्रहार गर्दै गरेको बेलामा नेपालीहरू यसरी जागृत भएका छन् यसरी एकी एक एकस्वीकरण भएका छन् र यो अभिव्यक्तिमाथि हमला बोलेका छन् र यसमाथि भारतीय बौद्धिक जगतले पनि केही समर्थन जनाएको छ यहीँनिर शरण प्रधानको यो भाषा सम्झना हुन्छ नेपाली गौरव गर्छौं पनमा घमण्ड त होइन है अरू लामाको स्वर पानी नेपाली भारतको सीमा बचाउने नेपाली गोर्खाहरू भारतको राष्ट्रगान जनगणमन अधिनायकमा संगीत गर्ने गोर्खा राइफल्सका श्रीराम सिंह ठकुरी भारतको सबैभन्दा महँगो चित्र कोर्ने नेपाली लक्ष्मण श्रेष्ठ भारतमा नृत्यमा पदम विभूषण पाउने पहिलो महिला सितारा देवी नेपाली भारतको पहिलो वृत्तचित्र निर्माता एनएस थापा नेपाली र भारतीय चलचित्र जगतका प्रसिद्ध फोटोग्राफर सिनेमाटोग्राफर जसले देवदास खिचे जसले रंगदेव बसन्ती खिचे विनोद प्रधान ती नेपालबाटै फिल्म पढ्न मुम्बई गएका थिए भारतको हजारौं चलचित्रमा पार्श्व गायनमा साथ दिने गायक थिए उदित नारायण झा नेपाली भारतमा शास्त्रीय नृत्य जगमगाउने गोपी कृष्ण ती थिए नेपाली भारतीय चलचित्रमा नृत्य सिकाउने माधव कृष्ण थिए ती नेपाली र भारतमा प्रसिद्ध चलचित्र निर्देशक लक्ष्मी जस्ता चलचित्र बनाउने बीएस थापा ती थिए नेपाली ती सबै नेपालीलाई अपमान गर्ने गरी मीडियाले बारम्बार भारतीय मीडियाले खेलेको भूमिकामाथि नेपाली गौरव गर्छ घमण्डी त होइनौ है भन्ने आज प्रसंग जरूरी भएको छ त्यसै कारण गो होम इण्डियन मीडिया भनेर नारा जसरी चलेको छ जसरी यो हसट्याग आज चर्चाको विषय बनेको छ यसमा नेपालीको आफ्नोपन जागेको छ यसरी नै नेपाली भ्रष्ट नेताहरूलाई पनि नङ्ग्याउन अब अघि बढे भने साँच्चै शरण प्रधानको नेपाली गौरव गर्छ भन्ने पंक्ति सही साबित हुन्थ्यो यी धेरै कुराहरूलाई मेन्सन गर्नुभएको छ मित्रहरू सापकोटा सिक्सटी एकले धना पौडेलले सिमजीले र पल्लो गाउँको कान्छो र त्यसै गरिकन सञ्जीत भारती यहाँ सबैले अझ राम्रो गीतहरूप्रति राख्नुभएको आफ्नो विचारलाई हार्दिक आभार व्यक्त गर्दै अब शरण प्रधानको अर्को एउटा गीतको प्रसंगमा जान चाहन्छु शरण प्रधानका कुनै पनि गीतहरूको रचना उनले पहिला कलमबाट गर्थे र पछि मात्र उनी आफ्नो हार्मोनियम वा मेन्डोलिनमा उनी संगीत गर्थे शरण प्रधानले नौ लाख तारा उदाय भन्ने गीतमा बजाएको मेन्डोलिनको प्रशंसा उनका गुरू उनका दाई अम्बर गुरूङले बारम्बार गरेका छन् तर सबैभन्दा भूल्न नहुने कुरा हो शरण प्रधानको गीतिकारिता पनि चरण प्रधान कवि हृदयका थिए उनका गुरू ईश्वर बल्लभ जसले उनलाई नेपाली पढाए ईश्वर बल्लभले उनका बारेमा भनेका छन् बाबु आमाले करोड़ौं रूपियाँ राखिदिएका नेपाली त थोरै छन् लाख दश लाख राखिदिएका त कमै छन् तर यिनले बेन्जोलाई मेन्डोलिन बनाउन्जेलको यात्रालाई भाषागत प्रसाद गुण तथा लक्षण र उपमा भनेर लिन सक्छन् सत्य के हो भने बेन्जोलाई मेन्डोलिन बनाउन शरणले साह्रै नै संघर्ष गरेको थियो अर्थात बेन्जोबाट मेन्डोलिनसम्म यात्रा गर्दा यसले कष्ट सहेको थियो त्यो वास्तविक सत्यतासित जुझ्न उनलाई साह्रै कठोरता अनुभव गर्नु परेको थियो यो यथार्थिकता तिनीहरूले बुझ्दैनन् उनीहरूसित त सद्भावनाका शब्दहरू मात्र छन् शरणको मेन्डोलिनबाट निक्लेको स्वरले चिच्याएको अनुभव सुन्ने शक्ति भएको कान कम छ यो देशमा ईश्वर बल्लभले लेखेका छन् शरणका बारेमा शरण प्रधान आफै लेख्छन् आफ्नो जीवनका बारेमा र आफ्नै पत्नी अर्णा लामाले गाउने गीतका बारेमा म आँखैमा राखिने योग्य कहाँ छु मलाई सम्झी ठिठ्याउन्न योग्य कहाँ छु म भूल हुँ सुधारिने योग्य कहाँ छु कुनै दिन जब मैले सबैलाई रिजाएँ त्यही म किन आज सबलाई बिजाएँ म मान्छे हुँ मान्छेलाई माया चाहिन्छ मेरो जीवनलाई पनि साथी चाहिन्छ राखिन योग्य कहाँ छु यो जति सशक्त शब्द मैले अरू सुनेको छैन हाम्रो युजेवाईएएलओ उज्यालोमा हामीलाई मेन्सन गर्नुभएको छ धना पौडेलजीले नेपालीको दुर्भाग्यका बारेमा धेरै गीत लेखेका छन् शरण प्रधानले त्यसैले त उनका गुरू ईश्वर बल्लभले लेखे उनको मेन्डोलिनको पुकार सुन्न सक्ने कान यहाँ कमजोर छ उनको मेन्डोलिनको पुकार सुन्न नसक्ने कान यहाँ जसरी छ अहिले भूकम्पको हाहाकार सुन्न नसक्ने सरकार पनि यही छ जीवनमा जो एकपटक कर्णाली वा जुम्ला गएका छन् तिनले भन्छन् त्यहाँ जस्तो विकटता कहीँ छैन तर म अझै पनि पत्याउँदिन ललितपुरको दक्षिणी भूभागमा जसले जीवनमा एकपटक पाइला टेकेको छ त्यस्तो विकट नेपालमा कहीँ पनि देखिँदैन ठूलो दर्लाङ गिम्दे आसराङ कालेश्वर ललितपुरका दक्षिणी भूभागका क्षेत्रहरू हुन् जहाँ भूकम्प पीड़ितहरू छन् ती बाँचेका छन् कि मरेका छन् रुन जान्दछन् कि बोल्न जान्दछन् कुनै टेलिभिजनको क्यामेराले कुनै मन्त्रीका पाइलाले त्यहाँ स्पर्श गर्न पाएका छैनन् ललितपुरभित्र त्यस्तो पनि गाउँ छ भन्ने कुरा यो देशको अर्को कर्णाली वा अर्को जुम्लालाई थाहा छैन ठूलो दरलाङमा कति मान्छे बस्छन् एक हजार दुई सय पैंतालिस जना गिम्दीमा दुई हजार दुई सय उनासीजना ती कसरी बाँचेका होलान् यो हाम्रो सरकारमा बस्ने मान्छेलाई कसैलाई थाहा पनि छैन जीवनमा एकपटक कोही त्यो ठाउँमा गयो भने त्यसपछि भन्ने छ जुम्ला र कर्णालीका नाममा त धेरै फोन आउँछन् किन यी ठूलो दर्लाङ गिम्दे आसराङ परिचयमै आउँदैनन् यो प्रश्न बारम्बार एउटा संसारकर्मीको हैसियतले मनमा आइरहन्छ मलाई आज भूकम्पको यो पीडामा फेरि सम्झे कृष्ण गाईको गुरा गुरागाईको पछि प्रसंगवश हामी फेरि शरण प्रधानकै चर्चामा छौं शरण प्रधानलाई का गीतहरू त गुन्जिन्छन् तर शरण प्रधानलाई सम्झिने कुनै मिडिया माध्यम वा कलम अब रहेन शरण प्रधानकी पत्नी अर्ण लामा पनि अब हाम्रा माझ रहेनन् उनकी छोरी सपना प्रधान अब सपना थापा भएर विदेशतिर छिन् तर हामीसँग उनका छोरा सुप्रित प्रधान यति बेला हामीसँगै छन् सुप्रितलाई मैले भर्खरै कुराकानीकै प्रसंगमा सोधे आफ्ना पितालाई र आफ्ना पिताको संगीतलाई तिमी कसरी सम्झिन्छौ प्रही सुप्रित नमस्कार एक त मेरो बुवा हुनुहुन्छ तर बुवा हुनु हुनु हुनु सँगसँगै चाहिँ उहाँ अब एउटा म्युजिसियन हुनुहुन्थ्यो कम्पोजर हुनुहुन्थ्यो लिरिसिस्ट हुनुहुन्थ्यो र उहाँको गीतहरूले चाहिँ मलाई अहिलेसम्म छुन्छ र मेरो लागि चाहिँ अब मैले आफ्नो बाल्यकालमा त्यति बुवा भनेर एक्सपिरियन्स नगरे पनि उहाँको म्युजिकले चाहिँ मलाई मेरो बुवा भनेर चिनाउनु भयो एक त सबभन्दा अघि चाहिँ नेपाली भन्ने गीत जुन चाहिँ छ गौरव गर्छौँ आफ्नैपनमा घमण्डी त होइन र उहाँले अब यति ठुलो सोच हाम्रो नेपाली जातिको यति ठुलो सोच हाम्रो आफ्नो कल्चरको गर्दाखेरि अब त्यसलाई फेरि अब म्युजिक पनि दिएर त्यसलाई लोकप्रिय बनाउनुमा अब एकदमै अब उहाँको अब हाम्रो नेपाली सोसाइटीप्रति यो देन छ भनौँ हाम्रो नेपाली मिडियाले सायद उहाँलाई मात्रै होइन हाम्रो तर सबै अब पुराना पुराना अब म्युजिसियनहरू सिङ्गरहरूलाई भुल्दै गए जस्तो लाग्छ तर हाम्रो अब जग चाहिँ त्यही बसेको हो त्यहीँबाट नै आएको हो हाम्रो सारा नेपाली सङ्गीतकारहरू अहिलेको नयाँ सङ्गीतकारहरू गायकहरू सबै र त्यही कारण अब त्यो चाहिँ अब हाम्रो त्यो जगलाई भुल्नु हुँदैन हाम्रो जगलाई चाहिँ बचाएर राख्नुपर्छ जस्तो लाग्छ उजाड बाघमा एक जीवन रोइरहेछ यहाँ फूल नखिलेछ बाहर आउन नै भुलेछ जितेन्द्र बरदेवाको शब्द शरण प्रधान र रंजित गजमेर अर्थात शरण रंजितको संगीत अरूणा लामाको स्वर यही नै शरण प्रधानको रेकर्डिङ भएको पहिलो गीत थियो कार्यक्रममा विदा माग्नुभन्दा अगाडि हाम्रो ट्विटरमा दिपेन्द्र पाण्डेले मेन्शन गर्नुभएको छ भूकम्पले दुःख दिइरहेको बेला यो मनमा अजर अमर गीतहरूको आजको शरण प्रधान विशेष कार्यक्रम सुनेर मनलाई खुशी पार्दैछु गोकुल लेख्नुहुन्छ नेपाली गौरव गर्छौ घमण्डी चाहिँ होइन है त्यसै गरिकन धना पौडेल लेख्नुहुन्छ महाखैमा राखिने योग्य कहाँ छु सुजन घिमिरे लेख्नुहुन्छ listening Ujyalo and your programme songs are all dedicate to अर्थको effect peoples thank you so much यहाँहरू सबैमा हार्दिक आभार व्यक्त गर्दै सन्दीप र मलाई विदा दिनुहोस् भोलि सवा नौ बजे शरण प्रधान विशेष दोस्रो अङ्क लिएर उपस्थित हुनेछौ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज